नसोच दिलमा तिम्रो तस्बिर थिएन नसोच तिम्रो लागि गम्भीर थिएन तस्बिर पनि थियो गम्भीर पनि थिए तर तस्बिर पनि थियो गम्भीर पनि थिएँ तर हत्केलामा तिम्रो नामको लकिर थिएन नसोच तिम्रो लागि गम्भीर थिएन नसोच दिलमा तिम्रो तस्बिर थिएन शीतल पवनको छारीमा बस्दा होस् या उकाले ओह्राले अनि भन्ज्याङ चौतारी गर्दा होस् मिलनमा होस् या बिछोडमा जीवनमा होस् या मृत्युमा हरेक पल उठ्छ सबैको मनमा भावनात्मक लहरहरूसँगै अविस्मरणीय प्रहरहरू तिनै प्रहरहरूलाई बिसाउने एउटै चौतारी कार्यक्रम अनुराग मुहान बिना पवित्र जल हुँदैन जसरी बोट बिना फल हुँदैन जहाँसुकै रहँ म जसरी नै रहँ नसम्झेको तिमीलाई फल हुँदैन जसरी बोट बिना फल हुँदैन मुहान बिना पवित्र जल हुँदैन हरेक बुधबार राति नौ पन्ध्रदेखि दस बजेसम्म सवि र चन्द्रको साथमा कार्यक्रम अनुराग तपाईँका गजल मुक्तक अनि भावनाहरूलाई समेट्नेछौँ एउटै थलोमा सपनीमा देख्दा आज रुँदै थियो आमा सपनीमा देख्दा आज रुँदै थियो आमा आँसुले मुहार पुरै धुँदै थियो आमा सपनीमा देख्दा आज रुँदै थियो आमा परदेशीको बेहाल थाहा पायो कि क्या हो परदेशीको बेहाल थाहा पायो कि क्या हो घरि घरि मेरै फोटो छुँदै थियो आमा सपनीमा देख्दा आज रुँदै थियो आमा सोचे जस्तो जिन्दगीमा नभएर होला सोचे जस्तो जिन्दगीमा नभएर होला मन मारेर निराश हुँदै थियो आमा सपनीमा देख्दा आज रुँदै थियो आमा वेदनाले छटपटेर साह्रै भाकिरहेछौ वेदनाले छटपटेर साह्रै भाकिरहेछौ एकान्तमा मनको गाँठो फुट्दै थियो आमा आँसुले मुहार पुरै धुँदै थियो आमा तिम्रो नाजुकतादेखि बैरी हाँस्दाखेरि तिम्रो नाजुकतादेखि बैरी हाँस्दाखेरि छल्किएर आँसु थोपा चुइँदै थियो आमा आँसुले मुहार पुरै धुँदै थियो आमा सपनीमा देख्दा आज रुँदै थियो आमा जब मान्छेले कुनै काम गर्नका लागि पाइला अघि सार्छ तब उसले हरेक तबरले आफन्तहरूको साथको अपेक्षा गर्छ ऊ दौडन्छ खाली खुट्टा बगरको बाटो अनि पुग्छ आफन्तको ढोका कचकचाउन ठुलो आशा बोकेर भिखारी जस्तो हात पसारेर बस्छ ऊ ढोकाको बाहिर ढकढकाउँछ ढोका ढकढक ढकढक भित्रबाट आफन्तले चाबीको पालबाट हेर्दै मनमा नै सोध्छ फेरि किन आयो सोध्छ को हो ऊ हाँसो मिश्रित आवाजमा आफ्नो परिचय दिन्छ तर भित्रबाट आवाज आउँछ मैले तपाईँलाई चिन्दिनँ ऊ फेरि सुनाउँछ म तपाईँको आफ्नै भाइ हुँ यसो सहयोग माग्न आएको फेरि त्यो आवाज बोल्छ चिन्नु नजान्नुलाई कसरी सहयोग दिनु ऊ अमिलो मन बनाएर फर्कन्छ यो सोच्दै कि मेरो कोही आफन्त छैन रहेछ तपाईँले पनि जिन्दगीका आरोह अवरोहहरूमा यस्तै अनुभूतिहरू सङ्घाल्नुभएको होला तपाईँका तिनै अनुभूतिहरू समेटिएको जिन्दगी जस्तै गजल र मुक्तकहरू वाचन हुने कार्यक्रम अनुरागको एघारौँ श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ म तपाईँकै मनभित्रको साथी चन्द्र र म छु सवि श्रोता आज हामीले कार्यक्रमको सुरुवात गऱ्यौँ पाथिभरा मिडिया ग्रुपमा आबद्ध साथी पिताम्बर रोकाको गजलबाट उहाँको स्थायी ठेगाना सोलमा आठ मङ्गलबारे तेह्र थुम भई हाल उहाँ को अबुधाबीमा कार्यरत हुनुहुन्छ यतिखेर तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज र अनलाइनमा W W dot radio server dot com dot NP मार्फत कार्यक्रम अनुरागलाई संसारभर सुनिरहनु भएको छ कार्यक्रममा हामी विशेषतः मुक्तक र गजलहरूलाई राख्छौँ अनि तपाईँका मनका अनुरागहरूसँगै विविध नेपाली तथा हिन्दी गजलहरू पनि राख्ने गर्छौँ आज स्वास्थ्य त्यति सबल छैन थलिएको छु मौसम परिवर्तनसँगै तैपनि आज तपाईँका भावनात्मक अनुरागहरूलाई माया मार्न नसकेर बिसन्चोकै बावजुद पनि उपस्थित भएका छौँ हामी कार्यक्रम अनुरागमा आज हामी गत साता सोधिएको मुक्तकी सवालमा प्राप्त भएका तपाईँका जवाफहरू र तपाईँले नै फेसबुक इमेल र चिठी मार्फत पठाउनुभएका गजल तथा मुक्तकहरूका साथमा साङ्गीतिक गजलहरू राख्नेछौँ साथै आजको श्रृङ्खलाबाट छुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित अठारौँ महिला अधिकार विशेष वृहत मुक्तक दोहोरीमा प्रस्तुत भएका सवाल सहितका मुक्तक दोहोरीहरूमध्ये रिदिमा एकल यात्री र लोकराज पौडेल बिचको मुक्तक दोहोरी पनि कार्यक्रममा राख्नेछौँ कार्यक्रमको सुरुवातमा राख्दैछौँ यो सुमधुर साङ्गीतिक गजल अब हामी क्रमशः राख्दैछौँ तपाईँले नै फेसबुक इमेल र चिठी मार्फत पठाउनुभएका गजल मुक्तक र भावनाहरूबाट सुरुवातमा तपाईँले नै पठाउनुभएका गजलहरू राख्दैछौँ यो पहिलो गजल लिँदैछु रोशन घलान दिल धड्कन्जीको उहाँले यो गजल निबुवाटार दुई घर भई हाल दोहा कतारबाट पठाउनु भएको हो रसिएका आँखाहरू उनलाई हेरिरहन्छन् रसिएका आँखाहरू उनलाई हेरिरहन्छन् बोल्न खोज्दै गलत सम्झे शब्द केरिरहन्छन् रसिएका आँखाहरू उनलाई हेरिरहन्छन् बोल्न खोज्दै गलत सम्झे शब्द कोरिरहन्छन् कहिलेसँगै जाउँ भने ओर पुगिसके पनि कहिलेसँगै जाउँ भने ओर पुगिसके पनि पाइलाहरू हुत्तिएर सोचाइ फेरिरहन्छन् बोल्न खोज्दै गलत सम्झे शब्द केरिरहन्छन् मुस्कुराउने ओठहरू खुम्चिएर बसे जस्तै मुस्कुराउने ओठहरू खुम्चिएर बसे जस्तै अङ्कमाललाई फिजाएका हात बेरिरहन्छन् बोल्न खोज्दै गलत सम्झे शब्द केरिरहन्छन् मर्छु हजुर चिच्याएर उनले बोल्या शब्दहरू मर्छु हजुर चिच्याएर उनले बोल्या शब्दहरू रत्ती पनि नछोडेर बाटो घेरिरहन्छन् बोल्न खोज्दै गलत सम्झे शब्द केरिरहन्छन् रसिएका आँखाहरू उनलाई हेरिरहन्छन् कहिलेकाहीँ यस्तो लाग्छ मान्छेको सबैभन्दा नजिकको साथी उसको कल्पना हो उसको सोचाइ हो हामी सोचाइभन्दा बाहिर गएर बिरलै मात्र काम गर्छौँ हामी जति सोच्छौँ त्यही सोचाइलाई नै अगाडि बढाउन खोज्छौँ त्यही सोचाइ अथवा त्यही सपनालाई हामी मूर्त रूप दिने कोसिसमा जुट्छौँ कहिलेकाहीँ आँसुको सागरमा डुबेका आँखाहरूले कोही आफ्नालाई खोजेको आभास गर्छौँ अनि चारैतिर उनकै आवाज गुन्जिएको आभास गर्छौँ सायद यही मिठो आवाज कल्पना अनि सोचाइ र सपनाहरू नै हाम्रो नजिकको मित्र हो यस्तै भावको यो गजल थियो रोशन घलान दिल धर्कनजीको कार्यक्रममा अब भने हामी राख्दैछौँ तपाईँले नै पठाउनुभएका मुक्तकहरूलाई यो पहिलो मुक्तक छ साथी बिएन धितालजीको साना चोट्नी सहन सक्ने बानी नहुनाले साना चोट्नी सहन सक्ने बानी नहुनाले दिनमा खुसी रातमा उभानो सिरानी नहुनाले साना चोट्नी सहन सक्ने बानी नहुनाले दिनमा खुसी रातमा उभानो सिरानी नहुनाले जीवन त मेरो नर्कसरी भएको छ हजुर जीवन त मेरो नर्कसरी भएको छ हजुर अफसोच अरू जस्तै भाग्य मानिन हुनाले दिनमा खुसी रातमा ओभानो सिरानी नहुनाले साना चोट्नी सहन सक्ने बानी नहुनाले हाम्रो जिन्दगी चुनौतीको पहाड हो जहाँ हरेक चुनौतीसँग हामीले लड्नुपर्छ ठुला ठुला चोटहरूलाई सामान्य ठानेर अगाडि बढ्नुपर्छ ससाना चोटहरूमा अल्झिएर हामी हतोत्साही भयौँ भने जिन्दगी जिउन झनै गाह्रो हुन्छ हामी धेरै कुराहरू गर्न खोज्छौँ र गर्ने सामर्थ्य पनि राख्छौँ तर त्यो पुरा हुन नसक्ने यस्तो एउटा कारण हुन्छ जुन कारणले हामीलाई सदैव सफल हुनबाट वञ्चित गर्छ त्यो हाम्रो पहुँचबाट टाढा हुन्छ सबै कुरा भएर पनि जब हामी असफल हुन्छौँ तब हामी हाम्रो भाग्यलाई दोष दिन्छौँ सबै कुरा गर्दा पनि सफल नहुँदा भाग्यलाई दोष दिनु पनि स्वाभाविक नै हो तर यदि कुनै काम निरन्तर पूर्ण सामर्थ्यका साथ गर्दा पनि पुरा नभएमा यो सोच्नुपर्छ कि त्यो पुरा गर्नका लागि केही न केही अपुग वा अपुरो कुरा छ जुन हामी देख्न सक्दैनौँ जसको खोजी नै हाम्रो जिन्दगीको लक्ष्य बन्न सक्छ यस्तै भावको यो मुक्तकपछि अर्को मुक्तक छ भुमजन कान्छा प्रदीपजीको एक्लै हाँसु एक्लै रुन्छु तिम्रै यादमा हुँदो रहेछु एक्लै हाँसु एक्लै रुन्छु तिम्रै यादमा हुँदो रहेछु आई लभ यु मेरी सानो भन्छु तिम्रै तस्विर छुँदो रहेछु एक्लै हाँसु एक्लै रुन्छु तिम्रै यादमा हुँदो रहेछु आई लभ यु मेरी सानो भन्छु तिम्रै तस्विर छुँदो रहेछु अति धेरै तडपिन्छु म तिमीसँग छुटेपछि अति धेरै तडपिन्छु म तिमीसँग छुटेपछि एक्लै खाटमा तिम्रै यादमा सानो भन्दै रुँदो रहेछु एक्लै हाँसु एक्लै रुन्छु तिम्रै यादमा हुँदो रहेछु आई लभ यु मेरी सानो भन्छु तिम्रै तस्बिर छुँदो रहेछु होमजन कान्छा प्रदीपजीको यो रोमान्टिक मुक्तकपछि अर्को मुक्तक राख्दैछु साथी विष्णु लामाजीको एक्लै थिए जिन्दगीमा हात दियौ तिमीले एक्लै थिए जिन्दगीमा हात दियौ तिमीले नजिकिँदै गयो दुरी साथ दियौ तिमीले एक्लै थिए जिन्दगीमा हात दियौ तिमीले नजिकिँदै गयो दुरी साथ दियौ तिमीले मनको पर्दा उघारेर तिमीलाई हेर्दाखेरि मनको पर्दा उगारेर तिमीलाई हेर्दाखेरि शीतल शीतल चाँदनीको रात दियौ तिमीले एक्लै थिएँ जिन्दगीमा हात दियौ तिमीले नजिकिँदै गयो दुरी साथ दियौ तिमीले जिन्दगीमा एक्लो हुँदा स्पर्श गरेको हात अनि पीडाका साथहरू जो कसैका लागि पनि प्यारो हुन्छ त्यो व्यक्ति जो हाम्रो जिन्दगी भन्छ उसले दिएका हरेक साथहरू हाम्रो जिन्दगीको स्वर्णिम पल बनेर जिन्दगीभर अविस्मरणीय बन्न सफल हुन्छ यो मायालु भावको मुक्तकपछि अर्को मुक्तक छ साथी अनु तामाङ थोकरको उहाँले यो मुक्तक हेटौँडा बाह्र पदमपोखरीबाट पठाउनु भएको हो खुसी नै खुसीको बहार तिमीलाई खुसी नै खुसीको बहार तिमीलाई रातो गुलाबको फुल उपहार तिमीलाई खुसी नै खुसीको बहार तिमीलाई रातो गुलाबको फुल उपहार तिमीलाई शुभकामना छ है तिमीलाई प्रणय दिवसको शुभकामना छ है तिमीलाई प्रणय दिवसको मनदेखि नै मायाको प्रहार तिमीलाई रातो गुलाबको फुल उपहार तिमीलाई खुसी नै खुसीको बहार तिमीलाई मनदेखि नै मायाको प्रहार तिमीलाई यो मुक्तक थियो अनु तामाङ थोकरजीको सायद प्रणय दिवसको अवसरमा कोर्नुभएको थियो होला तर केही ढिला प्रसारण गऱ्यौँ त्यसका लागि हामी क्षमा प्रार्थी छौँ त्यस्तै अर्को मुक्तक छ साथी आयुष तामाङजीको उहाँले यो मुक्तक नवलपुरबाट पठाउनु भएको हो उहाँको यो मुक्तकलाई हामीले केही परिमार्जनसहित कार्यक्रममा राख्ने जमर्को गरेका छौँ मन छ त जीवन छ मनले चल्छ जीवन मन छ त जीवन छ मनले चल्छ जीवन पुग्ने ठाउँ घाटमै हो घाटमै जल्छ जीवन मन छ त जीवन छ मनले चल्छ जीवन पुग्ने ठाउँ घाटमै हो घाटमै जल्छ जीवन मनमा जलन भइहाल्छ अविश्वास भएपछि मनमा जलन भइहाल्छ अविश्वास भएपछि अविश्वासकै आगोले छिट्टै बल्छ जीवन पुग्ने ठाउँ घाटमै हो घाटमै जल्छ जीवन मन छ त जीवन छ मनले चल्छ जीवन श्रोता यतिखेर तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज र अनलाइनमा W W W dot radio server dot com dot NP मार्फत कार्यक्रम अनुरागलाई संसारभर सुनिरहनु भएको छ आज कार्यक्रममा हामी तपाईँले नै इमेल फेसबुक र चिठी मार्फत पठाउनुभएका गजल र मुक्तकहरू वाचन गरिरहेका छौँ साथमा छौँ हामी दुवै चन्द्र र सवि कार्यक्रममा अबको क्रममा भने राख्दैछौँ छुगु प्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित अठारौँ महिला अधिकार विशेष वृहत मुक्तक दोहोरीमा प्रस्तुत भएका सवाल जवाबसहितका र केही स्वतन्त्र मुक्तकहरू छुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले यही फागुन आठ गते शनिबार दिउँसो तिन बजेदेखि फागुन नौ गते आइतबार राति मध्याह बाह्र बजेसम्म लगातार तेत्तिस घन्टासम्म अठारौँ महिला अधिकार विशेष बृहत मुक्तक दोहोरीको आयोजना गरेको थियो जहाँ चार हजार छ सय दसवटा मुक्तकहरू औपचारिक रूपमा पोस्ट भएको थियो तिनै मुक्तकहरूमध्येबाट श्रीलक्ष्मी शर्मा उर्फ रिदिमा एकल यात्री जो नवज्योति नेपाली साहित्य समाजमा आबद्ध हुनुहुन्छ र पिप्ले तिन म्याग्दीमा उहाँको स्थायी बसाई र फेसबुक साहित्यिक मन स्याङ्जाका लोकराज पौडेलबिचको मुक्तक दोहोरीको केही अंश अबको क्रममा हामी राख्दैछौँ दोहोरीका क्रममा रिदिमा एकल यात्रीको भूमिकामा सवि र लोकराजजीको भूमिकामा म स्वयं हुनेछु दोहोरी सुरु हुन्छ रिदिमाको मुक्तकबाट चेतनाको ज्योति छर्दै युवा लाग्नुपर्छ चेतनाको ज्योति छर्दै युवा लाग्नुपर्छ पिछडिएका वर्ग अब सबै जाग्नुपर्छ चेतनाको ज्योति छर्दै युवा लाग्नुपर्छ पिछडिएका वर्ग अब सबै जाग्नुपर्छ महिला बिना नै पुरुषत्व पुरा हुन्न बुनु महिला बिना नै पुरुषत्व पुरा हुन्न बुनु अब समान हक र अधिकार माग्नुपर्छ पिछडिएका वर्ग अब सबै जाग्नुपर्छ चेतनाको ज्योति छर्दै युवा लाग्नुपर्छ उठाऊ आवाज अब नारी हर प्रहरमा आवाज उठाऊ उठाऊ आवाज अब नारी हर प्रहरमा आवाज उठाऊ आफ्नो अधिकार आफै लिने रहरमा आवाज उठाऊ बुलन्द पार्नु छ आवाज सडकदेखि संसदसम्म बुलन्द पार्नु छ आवाज सडकदेखि संसदसम्म हरेक गाउँ बस्ती एवं सहरमा आवाज उठाऊ उठाऊ आवाज अब नारी हर प्रहरमा आवाज उठाऊ आफ्नो अधिकार आफै लिने रहरमा आवाज उठाऊ बस्ती बस्ती बाटो अब अब सबै नारी जुटाएर बस्ती बस्तीबाट अब सबै नारी जुटाएर खोसिएको अधिकारको आवाज उठाएर बस्ती बस्तीबाट अब सबै नारी जुटाएर खोसिएको अधिकारको आवाज उठाएर जाग्नुपर्छ नारी हिंसा शोषणको विरुद्ध जाग्नुपर्छ नारी हिंसा शोषणको विरुद्ध नारी शोषण अन्त्य गर्ने मूल नारा बनाएर खोसिएको अधिकारको आवाज उठाएर बस्ती बस्तीबाट अब सबै नारी जुटाएर एउटै बाटो अनि एउटै आशै हुनुपर्छ एउटै बाटो अनि एउटै आशै हुनुपर्छ नारीको नै पछिमा यो समय हुनुपर्छ एउटै बाटो अनि एउटै आशै हुनुपर्छ नारीको नै पछिमा यो समय हुनुपर्छ खोक्रो भाषण दिँदैमा हुनेवाला केही छैन खोक्रो भाषण दिँदैमा हुनेवाला केही छैन अपराधीहरू पत्ता लगाई सजाय हुनुपर्छ एउटै बाटो अनि एउटै आशाय हुनुपर्छ नारीको नै पक्षमा यो समय हुनुपर्छ खबरदार मङ्सिर पछिको आँगन नसम्झियोस् खबरदार मङ्सिर पछिको आँगन नसम्झियोस् महिलालाई भट्टीको बाध्य बाधन नसम्झियोस् खबरदार मङ्सिर पछिको आँगन नसम्झियोस् महिलालाई भट्टीको बाध्य बाधन नसम्झियोस् यिनै नारी स्वरूप हुन् दुर्गा लक्ष्मी सरस्वती यिनै नारी स्वरूपा हुन् दुर्गा लक्ष्मी सरस्वती पशु झै बच्चा मात्र जन्माउने साधन नसम्झियोस् महिलालाई भट्टीको बाध्य बाधन नसम्झियोस् खबरदार मङ्सिर पछिको आँगन नसम्झियोस् पीडित होइन अब पीडक रुन जरुरी छ पीडित होइन अब पीडक रुन जरुरी छ नारी जुटी सफलताको शिखर छुन जरुरी छ पीडित होइन अब पीडक रुन जरुरी छ नारी जुटी सफलताको शिखर छुन जरुरी छ अधिकार अधिकार भन्दैछन् नारीहरू अधिकार अधिकार भन्दैछन् नारीहरू अलिकति कर्तव्यको बोध हुन जरुरी छ नारी जुटी सफलताको शिखर छुन जरुरी छ पीडित होइन अब पीडक रुन जरुरी छ पुरानो छोडी नयाँ नाता जोड्नुपर्छ भन्दिनँ म पुरानो छोडी नयाँ नाता जोड्नुपर्छ भन्दिनँ म चलिआएको रीति संस्कार तोड्नुपर्छ भन्दिनँ म पुरानो छोडी नयाँ नाता जोड्नुपर्छ भन्दिनँ म चलिआएको रीति संस्कार तोड्नुपर्छ भन्दिनँ म यही घर यही समाजमा अधिकार खोजी गरौँ यही घर यही समाजमा अधिकार खोजी गरौँ सङ्घर्ष गर्ने गाउँ समाज छोड्नुपर्छ भन्दिनँ म पुरानो छोडी नयाँ नाता जोड्नुपर्छ भन्दिनँ म चलिआएको रीति संस्कार तोड्नुपर्छ भन्दिनँ म घरमा नारी प्रदेश पुरुष भर हुनुपर्छ घरमा नारी प्रदेश पुरुष भर हुनुपर्छ समाजमा सधैँ राम्रो खबर हुनुपर्छ घरमा नारी प्रदेश पुरुष भर हुनुपर्छ समाजमा सधैँ राम्रो खबर हुनुपर्छ सबै कुरा सहज हुन्छ गरे समझदारी सबै कुरा सहज हुन्छ गरे समझदारी इज्जत मिल्न भित्रबाटै रहर हुनुपर्छ समाजमा सधैँ राम्रो खबर हुनुपर्छ घरमा नारी प्रदेश पुरुष भर हुनुपर्छ कति चेली दुःख दर्द सही बस्न बाध्य भाषण कति चेली दुःख दर्द सही बस्न बाध्य भएछन् कति चेली रुदै रुदै मुगलान पस्न बाध्य भएछन् कति चेली दुःख दर्द सही बस्न बाध्य भाषन् कति चेली रुदै रुदै मुगलान पस्न बाध्य भाषन् यो निकममा सरकारको कानुन फितलो हुँदा यो निकममा सरकारको कानुन फितलो हुँदा कति चेली पीडित भई पासो कस्न बाध्य भाषन् कति चेली रुदै रुदै मुगलान पस्न बाध्य भाषन् कति चेली दुःख दर्द सही बस्न बाध्य भाषन् अधिकार मिलोस् भन्ने सबको एउटै कामना हो अधिकार मिलोस् भन्ने सबको एउटै कामना हो राम्रोलाई राम्रै भन्नु हाम्रो पनि चाहना हो अधिकार मिलोस् भन्ने सबको एउटै कामना हो राम्रोलाई राम्रै भन्नु हाम्रो पनि चाहना हो सरकार यस्तो समाज यस्तो गाली गर्छन् त्यसै सरकार यस्तो समाज यस्तो गाली गर्छन् त्यसै कमजोरीलाई लुकाउने नारीको त्यो बाहना हो राम्रोलाई राम्रै भन्नु हाम्रो पनि चाहना हो अधिकार मिलोस् भन्ने सब सबको एउटै कामना हो थोड़ी सी मीठी है जरा सी मिर्ची है सौ ग्राम जिंदगी संभाल के खर्ची है असली है झूठी है खालिस है फर्जी है सौ ग्राम जिंदगी सौ ग्राम जिंदगी ये संभाल के खर्ची है थोड़ी सी मीठी है देर तक उबाली है कप में डाली है कड़वी है नसीब सी ये काफी गाढ़ी काली है चम्मच भर चीनी हो इतनी सी मर्जी है सौ ग्राम जिंदगी ये सौ ग्राम जिंदगी ये संभाल के खर्ची है खोटी है रोने को छोटी है धागे से खुशियों को सिलती है तरजी है सौ ग्राम जिंदगी ये सौ ग्राम जिंदगी यो सुमधुर साङ्गीतिक गजलभन्दा अघि हामीले राख्यौँ चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित अठारौँ महिला अधिकार विशेष वृहत मुक्तक दोहोरीबाट श्री लक्ष्मी शर्मा उर्फ रिदिमा एकल यात्री र लोकराज पौडेल बीचको मुक्तक दोहोरीको केही अंश कार्यक्रममा अबको क्रममा भने केही भावनात्मक साहित्यिक अनुरागहरू राख्दैछौँ पहिलो भावनात्मक अनुराग छ साथी गोकुल माझीजीको संसार चल्दो रहेछ यहाँ मायामा नै यो संसार चल्दो रहेछ यहाँ जसले छोड्यो उसकै याद आउँदो रहेछ यहाँ जीवनमा धेरै सुख होइन दुःख हुँदो रहेछ यहाँ गरिबीले सधैँ दुःख दिँदो रहेछ यहाँ गरिबीले सधैँ दुःख दिँदो रहेछ यहाँ हो यो संसार मायाले चलेको छ मायामा नै अडिएको छ तर माया मात्र पनि त सबै थोक होइन मायासँगै जिन्दगी जिउनका लागि आधारभूत आवश्यकताहरू पनि पुरा हुन जरुरी छ जब जिन्दगीमा दुःखको भेलबाडी आउँछ तब यो जिन्दगी नै दुःख मात्र हो कि भन्ने लाग्नु स्वाभाविक पनि हो यो भावसहितको भावनात्मक अनुरागपछि अर्को अनुराग लिँदैछौँ जुन पठाउनु भएको छ रेखा घलान्जीले बेतिने दुईबाट हाल उहाँ हेटौँडामा हुनुहुन्छ उहाँको भावनालाई केही परिवर्तन गरी हामीले कार्यक्रममा स्थान दिएका छौँ कसैको सम्झनामा आघात हुन्छ मनप्रीत लाएपछि कसैको सम्झनामा आघात हुन्छ मनप्रीत लाएपछि हरपल जल्छ मुटु मानिस भई जन्मेपछि हाँसो आँसु त हुनैपर्छ अभागी हामी किन सोच्नु हाँसो आँसु त हुनैपर्छ अभागी हामी किन सोच्नु रोदनको बास हुन के बेर खुसीका दिन पर्खेपछि रोदनको बास हुन के बेर खुसीका दिन पर्खेपछि रेखाजीको यो भावनात्मक अनुरागका लागि यहाँलाई धन्यवाद तपाईँले यो सवालको लागि भन्नुभएको थियो तर सवालको रूपमा हामीले मुक्तक या गजल नै राख्ने हुँदा यसलाई सवालको रूपमा राख्न सकेनौँ त्यसका लागि हामी क्षमा प्रार्थी छौँ आशा छ तपाईँले हामीलाई क्षमा गरिदिनुहुनेछ आहा र त्यसै गरी अर्को भावनात्मक अनुराग छ साथी युनिसा थिङजीको उहाँले यो भावनात्मक अनुराग पठाउनु भएको हो हेटौँडा अठाइसबाट उहाँको भावनालाई पनि हामीले केही परिवर्तन गरेर नै कार्यक्रममा स्थान दिएका छौँ सरोवरको यादमा अनुरागको पर्खाइमा सम्झने गर्छु आफ्नो माया अनुरागको पर्खाइमा सरोवर नै प्यारो मेरो अनुराग नै जिन्दगी तिमीसँगै जिउँछु माया हर छेड हर खुसी सरोवरले नै पुर्याइदिन्छ यो मनको आभास अनुराग बनी बर्सिदिन्छ तिम्रै आभास अनुराग बनी बर्सिदिन्छ तिम्रै आभास युनिसाजीको यो भावनात्मक अनुरागपछि अर्को भावना पनि छ साथी शर्मिला लामाजीको उहाँको भावनालाई पनि हामीले केही परिवर्तन गरेका छौँ साथीहरू धेरै साथीहरूले गजल र मुक्तक लेख्ने प्रयास गर्नुहुन्छ कतिपय साथीहरूले गजल मुक्तक भनेर पनि पठाउनुहुन्छ तर सायरीसम्म मात्र पनि नबनेको अवस्थाहरू पनि छ साथीहरूले कार्यक्रम अनुरागलाई सुनेर अथवा भनौँ अन्य कार्यक्रमहरू पनि सुनेर साहित्यिक कार्यक्रमहरू सुनेर तपाईँको मुक्तक लेख्ने यो तरिकाहरूलाई अझ बढी प्रस्फुटित गर्दै लानुहुनेछ अझ बढी र अझ बढी तपाईँको मुक्तक लेख्ने चाहना र सपनाहरूलाई वास्तविकतामा वास्तविकतामा ढाल्न सक्नुहुनेछ यो अपेक्षा गर्छौँ र यतिखेर उहाँको यो भावनालाई पनि हामीले केही परिमार्जनसहित कार्यक्रममा स्थान दिएका छौँ सानो चोटलाई मनले धेरै सोच्न थालेपछि सानो चोटलाई मनले धेरै सोच्न थालेपछि बाध्यतालाई नबुझे पागल भनेपछि सुखमा सबै खुसी हुन्छ दुःखमा सबै रुन्छ मान्छेको मन न हो सानो चोटमै रोइदिन्छ मान्छेको मन न हो सानो चोटमै रोइदिन्छ शर्मिलाजीको यो भावनात्मक अनुरागपछि अर्को भावना छ साथी अविरल प्रेमी मिसनजीको उहाँले यो भावना निबुवाटार तामाङ बस्ती घर घरमै हाल दोहा कतारबाट पठाउनु भएको हो तिम्रो बिहे हुँदैछ रे निम्तो पाए आउँला टिका लगाई उपहारमा आँसु राखिदिउँला सानो भन्यो मेरो घरलाई रोज्यौ ठुलो धुरी अरू के नै दिन सक्छु बधाई मुरी मुरी के के दिन्छौ तिम्रो भोजमा नसा पाए पिउँला टिका लगाई उपहारमा आँसु राखिदिउँला आगनीमा नरमाइलो बजला सहनाई आजैबाट भुलिदिनु यो दुखीलाई अन्माउँदा माइती बनी दुःख मानिदिउँला टिका लगाई उपहारमा आँसु राखिदिउँला टिका लगाई उपहारमा आँसु राखिदिउँला यिनै गजल मुक्तक र भावनात्मक अनुरागहरूसँगै अब भने हामी राख्दैछौँ अबको अर्को साता अर्थात् फागुन उन्नाइस गतिको लागि मुक्तकीय सवाल र गत साताको मुक्तकीय सवालमा प्राप्त भएका जवाफहरूलाई सुरुवातमा राखौँ अर्को साताको लागि मुक्तकीय सवाल तपाईँ भने कापी कलम लिएर सवाल टिप्नुहोला है त यो साताको मुक्तकीय सवाल यस्तो छ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडाबिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ तिमी छौ र त छ हराभरा जीवन मेरो तिमी छौ र त छ हराभरा जीवन मेरो तर बर्सातले भुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडाबिच फुल्दा साथ हुन्छौ कि हुन्नौ यो सवाल तपाईँले टिप्न छुटाउनु भएको भए पुनः एकपटक हेर्नुहोला कहाँ छुटेको छ टिप्न सक्नुहुन्छ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ तिमी छौ रत छ हराभरा जीवन मेरो तिमी छौ रत छ हराभरा जीवन मेरो तर बरसातले भुल्दा साथ हुन्छौ कि हुन्नौ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ यो सवालको जवाब तपाईँले चिठी फेसबुक वा इमेल मार्फत हामीलाई पठाउन सक्नुहुनेछ हामी फागुन सोह्र गतिसम्म प्राप्त जवाबहरूलाई कार्यक्रममा समेट्नेछौँ जवाब पठाउने ठेगानाहरू हामी कार्यक्रमको अन्तिममा राख्ने नै छौँ अब भने हामी लिँदैछौँ गत साताको मुक्त के सवालमा प्राप्त जवाफ मुक्तकहरू गत साताको मुक्त के सवाल हामीले लिएका थियौँ साथी भुवन तामाङजीको उहाँले मुक्त के सवाल पठाउनु भएको थियो म कानपुर गरिनौ मनोकामनाबाट उहाँको सवाल यस्तो थियो सानो चोटले आघात हुने मन किन बन्यो हरपल त्यही मन जलाइरहने जलन किन बन्यो सानो चोटले आघात हुने मन किन बन्यो हरपल त्यही मन जलाइरहने जलन किन बन्यो थोरै खुसी अनि धेरै रोदनहरूको बास भएको थोरै खुसी अनि धेरै रोदनहरूको बास भएको थोरै खुसी अनि धेरै रोदनहरूको बास भएको बन्नु नै थियो त यस्तो अभागी जीवन किन बन्यो हरपल त्यही मन जलाइरहने जलन किन बन्यो सानो चोटले आघात हुने मन किन बन्यो यो सवालमा हामीलाई फेसबुक कमेन्टबाट तिनवटा जवाफहरू प्राप्त भएका छन् आज साथीहरूले सवालभन्दा केही बाहिर रहेर जवाफहरू दिनुभएको छ सकेसम्म सवाल केन्द्रित जवाफ रहेमा मात्र राम्रो हुन्छ तैपनि प्राप्त भएका जवाफहरूलाई हामी कार्यक्रममा जस्ताको तस्तै राख्दैछौँ पहिलो जवाफ रहेको छ अविरल प्रेमी मिसनजीको उहाँले यो जवाफ निबुवाटार तामाङ बस्ती घर भई हाल दोहा कतारबाट पठाउनु भएको हो नदेख्नुपर्ने सपना देखेर गल्ती गरेछौ नदेख्नुपर्ने सपना देखेर गल्ती गरेछौ अधुरो प्रेमको कथा लेखेर गल्ती गरेछौ नदेख्नुपर्ने सपना देखेर गल्ती गरेछौ अधुरो प्रेमको कथा लेखेर गल्ती गरेछौ मलाई प्रेममा इन्ट्रेस्ट छैन भन्दा भन्दै पनि मलाई प्रेममा इन्ट्रेस्ट छैन भन्दा भन्दै पनि तिमीले दोबाटोमा छेकेर तिमीले दोबाटोमा छेकेर गल्ती गरेछौ अधुरो प्रेमको कथा लेखेर गल्ती गरेछौ नदेख्नुपर्ने सपना देखेर गल्ती गरेछौ त्यसै गरी अर्को जवाफ पठाउनु भएको छ साथी रेखा घलान्जीले बेतिनी दुईबाट हाल उहाँ हेटौँडामा हुनुहुन्छ चोखो माया लाउँदाखेरि जाली भएरे म उनको सामु नसुहाउने काली भएरे म चोखो माया लाउँदाखेरि जाली भएरे म उनको सामु नसुहाउने काली भएरे म जीवनभरि तिमीलाई नै साथ दिन्छु भन्दा जीवनभरि तिमीलाई नै साथ दिन्छु भन्दा उनको सामु मन दुखाउने गाली भएरे म चोखो माया लाउँदाखेरि जाली भएरे म उनको सामु नसुहाउने काली भएरे म रेखा घलानजीको यो मायामा असन्तुष्टि मिश्रित जवाबपछि अन्तिम जवाब छ विष्णु लामाजीको उहाँको जवाब यस्तो छ माया नै मायाको ओहिरो बिचमा अभाव तिमीले देख्यौ कहाँ माया नै मायाको ओहिरो बिचमा अभाव तिमीले देख्यौ कहाँ बरु आफू रित्ति दिन्थे तिमीलाई भरिदिन्थे बरु आफू रित्ति दिन्थे तिमीलाई भरिदिन्थे कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ श्रोता यतिखेर तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र अनलाइनमा W W W dot radio server dot com dot NP मार्फत कार्यक्रम अनुरागलाई संसारभर सुनिरहनु भएको छ साथमा छौँ हामी दुवै चन्द्र र सवि कार्यक्रममा भर्खरै हामीले राख्यौँ गत साताको मुक्ति सवालमा प्राप्त जवाफ मुक्तकहरू अबको क्रममा भने यो सुमधुर साङ्गीतिक गजल ಆ के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई भन के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई मलाई मन छ तिमीसँगै चोखो माया के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई भने पनि भए जति सङ्ग माग्नु पर्छ भने पनि भए जति सङ्ग माग्नु पर्छ भने पनि भए जति सङ्ग भए जति देउतासँग तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई मलाई मन छ तिमी सँगै के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई यिनै गजल र मुक्तकहरूसँगै अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ कार्यक्रमको अन्तिममा अर्को साताका लागि राखिएको मुक्तकीय सवाल पुनः एकपटक काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ तिमी छौ र त छ हराभरा जीवन मेरो तिमी छौ र त छ हराभरा जीवन मेरो तर बर्सातले भुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडा बिच फुल्दा साथ हुन्छौ कि हुन्नौ यो सवालको जवाब तपाईँले चिठी फेसबुक वा इमेल मार्फत हामीलाई पठाउन सक्नुहुनेछ हामी फागुन सोह्र गतिसम्म प्राप्त जवाबहरूलाई कार्यक्रममा समेट्नेछौँ साथै कार्यक्रमप्रति कुनै सल्लाह सुझाव र गजल तथा मुक्तक पठाउनका लागि रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च हेटौँडा चार नारायणी मल मकवानपुर र रेडियोको official page W W W dot Facebook dot com slash radio server मार्फत पनि कमेन्ट गर्न सक्नुहुनेछ साथै love to Sabi at the rate Gmail dot कममा इमेल पनि गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सबि सौगात र हाम्रो official blog W W W dot Sabi Saugat dot blog spot dot कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आजको कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद साथै कार्यक्रममा मुक्तक गजल भावनात्मक अनुराग र मुक्तके सवालको जवाफ पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद अर्को साता तपाईँका साहित्यिक अनुरागहरूका साथमा पुनः उपस्थित हुने नै छौँ तबसम्मका लागि म तपाईँकै साथी सबि अनि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रमको यो बसाइबाट छुटिन चाहन्छौँ हवस् त नमस्ते शुभरात्रि सर माया उरा उरा क्षितिज भारी सिन्दुरी साँझ सरे झै